सुदूरपश्चिम यातायात व्यवसायी बढीमालिका यातायातका गाडी सञ्चालन गर्न नदिने अडानमा प्रशासनको सुरक्षामा आजबाट बढीमालिका यातायातले गाडी सञ्चालन गर्ने डडेलधुरा बहुमुखी क्याम्पसमा लगाइएको ताला तेस्रो दिन खुल्यो दस दिनभित्र शिक्षकहरूको तलब उपलब्ध गराउने सहमति भारतीय कम्पनीसँग भएको अपर कर्णाली सम्झौता खारेजीको माग दोधरा चाँदनीमा सुक्खा बन्दरगाहको अध्ययन गर्न नेपाल भारत संयुक्त टोली गठन गरिने र बैतडीमा तीन कक्षामा पढ्ने एघार प्रतिशत बढी विद्यार्थी अक्षर नचिने गरेको भेटियो देशभर नब्बे प्रतिशत रोपाई सकियो सबैभन्दा बढी रोपाई सुदूरपश्चिमाञ्चलमा सम्पन्न प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु एक साताको समय दिएर रोकिएको बस व्यवसायी समिति बीचको विवाद हिजो पनि समाधान भएन सुदूरपश्चिम बस व्यवसायी समितिले कानून नमानी खारेजीको भइसकेको सिन्डिकेट प्रणाली कायम राख्न खोजेपछि विवाद समाधान नभएको हो बढीमालिका यातायातले कानूनी रूपमा सबै प्रक्रिया पूरा गरे पनि सुदूरपश्चिम बस व्यवसायी समितिले कानून नमान्दा बढीमालिका यातायातले बस सञ्चालन गर्न पाएको छैन बढीमालिका यातायातले एक साता अघि धनगढ़ी काठमाण्डु बस सञ्चालन गर्न खोजेपछि सुदूरपश्चिम बस व्यवसायी समितिका पक्षधरले बढीमालिका यातायातको गाड़ी तोडफोड़ गरेका थिए तोडफोड़सँगै बढेको विवाह समाधानका लागि जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको सर्वपक्षीय बैठकले एक साताभित्र मालिका यातायातले सम्पूर्ण कागजात पेश गर्ने र त्यसपछि समस्या समाधान गर्ने सहमति भएको थियो एक साताको समय सकिएर शुक्रबार पुनः व्यवसाय बीच छलफल भए पनि समस्या समाधान भएन हिजो बिहान र बेलुका गरी दुई चरणमा छलफल गरे पनि सुदूरपश्चिम यातायात पक्षधरले मालिका यातायातका गाड़ी सञ्चालन गर्न नदिने अडान जारी राखेपछि कुनै सहमति हुन सकेन मालिका यातायातका महासचिव दिलबहादुर खलौलाले आफू कानूनको पालना गर्न तयार रहेको बताएका छन् उनले भने सुदूरपश्चिम यातायातका पदाधिकारी हरेक वाहना बनाएर हाम्रा गाडी सञ्चालन गर्न नदिने पक्षमा रहेकाले वार्ताको कुनै औचित्य नै छैन उनले भने हामीले सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेका छौं कसैले रोक्दैमा रोकिँदैनौ छ महिना अघि नै प्रक्रिया पूरा गरेर गाडी ल्याएका थियौं महासचिव खलौलाले भने स्थानीय स्तरमा द्वन्द नहोस् भनेर सहमतिका लागि चुप लागेका थियौं तर अब धेरै घाटा भइसक्यो गाडी सञ्चालन गर्छौं उनले प्रशासनलाई जानकारी गराएर आजबाट गाडी सञ्चालन गर्ने बताएका छन् यता सुदूरपश्चिम बस व्यवसायी समितिका अध्यक्ष टेकराज जोशीले आफूहरूको अडान यथावत रहेको बताएका छन् उनले भने हामी अझै पनि सलफलका लागि तयार छौं कानूनको अडानमा कसैले गाडी सञ्चालन गरे राम्रो हुँदैन प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बढी मालिका यातायातले सबै कानूनी प्रक्रिया पूरा गरेकाले गाडी सञ्चालनमा कसैले अवरोध गर्न नपाउने बताएका छन् उनले भने हामी कानूनको कार्यान्वयन गर्न निकाय हौ कानूनले तोके अनुसारको अधिकार प्रयोग गर्छौ मालिका यातायातले गाड़ी सञ्चालन गर्न कसैले रोक्न नसक्ने बताउँदै प्रमुख जिल्ला अधिकारी रिजालले सुरक्षा दिन प्रशासन तयार रहेको बताएका छन् उनले गाड़ी तोडफोड गर्नेलाई कानून अनुसार कार्यवाही गर्ने प्रशासन प्रतिबद्ध रहेको उल्लेख गरेका छन् सुदूरपश्चिम बस व्यवसायी समितिको नेतृत्वमा यस क्षेत्रका अन्य सातवटा व्यवसायी समितिले मालिका विरूद्ध आन्दोलन शुरू गरेका थिए सर्वोच्चले दुई सालमै सबै प्रकारका सिन्डिकेट खारेजीको निर्णय निर्णय गरे पनि दुई हजार सडसठी सालदेखि व्यावहारिक रूपमा देशैभरि कार्यान्वयन भएको थियो तर सुदूरपश्चिममा भने अझै यातायात क्षेत्रमा सिन्डिकेट कायमै रहेको छ गत शुक्रबार बढीमालिका यातायातको धनगढ़ीबाट काठमाडौँ लागि छुटेको बसमा तोडफोड गरेपछि विवाद पुनः बल्झिएको हो डडेलधुरा बहुमुखी क्याम्पसमा गरिएको तालाबन्दी तेस्रो दिन खुलेको छ तलबको माग गर्दै शिक्षकहरूले गरेको तालाबन्दी खुलाउने विषयमा हिजो जिल्ला प्रशासन कार्यालयमा क्याम्पस प्रशासन र प्राध्यापक संघबीच भएको सहमति बीच तालाबन्दी खुलाउने सहमति भएको हो तीन महिनादेखि शिक्षक र कर्मचारीहरूले नपाएको तलब अबको दस दिनभित्र उपलब्ध गराउने क्याम्पस प्रशासनको प्रतिबद्धतापछि क्याम्पस प्रशासन र प्राध्यापक संघबीच भएको सहमति अनुसार उन्नाइस गते बुधबार गरिएको तालाबन्दी हिजोबाट खोलिएको हो जिल्ला प्रशासनमा भएको उक्त छलफलमा सहभागी प्राध्यापक संघका प्रतिनिधिहरूले क्याम्पस प्रशासनसँगै क्याम्पस प्रमुखको आलोचना गरेका छन् क्याम्पसमा हुने गरेका क्याम्पस विरोधी गतिविधिहरूलाई नियन्त्रणमा लिन नसक्ने तथा गलत गर्नेलाई कारवाही गर्न नसक्ने र अन्त्यमा अरूलाई दोष दिने गरेको भन्दै उनीहरूले छलफलमै सबै सहभागी क्याम्पस प्रमुख नेत्रो प्रसाद पनेरोको आलोचना गरेका हुन् क्याम्पस प्रमुख पनेरोले भने आफ्नो काम गर्ने वातावरण अरूले बिथोल्ने गरेको र आफूलाई काम गर्न समस्या हुने गरेको बताउनु भएको थियो समय समयमा कुनै न कुनै विषयले सुदूरपश्चिमका मुख्य क्याम्पसहरूमध्ये एक उक्त डडेलधुरा बहुमुखी क्याम्पसमा विवाद हुँदै आएको छ नेपाल सरकार र भारतीय कम्पनी जीएमआर बीच माथिल्लो कर्णालीको विषयमा भएको सम्झौता खारेजको माग गरिएको छ नेपाल किसान पार्टी र ग्रेटर नेपाल कञ्चनपुरले सम्झौता राष्ट्रिय हित विपरीत भएकाले खारेजीको माग गरेको हो हिजो महेन्द्रगरमा गरिएको पत्रकार सम्मेलनमा नेपाल किसान पार्टीका अध्यक्ष शिरोमणि ओझाले नेपालको जलस्रोतमाथि विदेशीको कब्जा जमाउने तरिकाले गरिएका सम्झौता आजदेखि खारेज हुनुपर्ने बताउनु भएको छ राष्ट्रको हित नहुने सम्पूर्ण सम्झौता खारेज गरेर नयाँ सम्झौता हुनुपर्ने उहाँको सुझाव छ यस्तै ग्रेटर नेपालका क्षेत्रीय महासचिव गौरव जोशीले चार हजार दुई सय मेगावाट क्षमताको माथिल्लो कर्णाली सम्झौताले नेपाललाई घाटा भएको बताउनु भएको छ उहाँले वर्षामा एक सय आठ र सुक्खायाममा छत्तीस मेगावाट विद्युत नेपालमा दिने सम्झौता र प्राकृतिक कारणबाट कम्पनीलाई क्षति भए नेपालले एक सय पचास प्रतिशत क्षतिपूर्ति दिने सम्झौताले नेपाललाई घाटै घाटा हुने बताउनुभयो कर्णाली सम्झौता खारेजीको माग राख्दै ग्रेटर नेपाल र नेपाल किसान पार्टीले दबाव दिन आज महेन्द्रनगरदेखि कैलालीसम्म मोटरसाइकल र्याली गर्ने जनाइएको छ बैतडीका कक्षा तीनमा पढ्ने एघार प्रतिशत भन्दा बढी विद्यार्थी अक्षर नचिनिरहेको भेटिएको छ प्रारम्भिक तह पढाइ कार्यक्रम अन्तर्गत सफ्टवेयरका माध्यमबाट विद्यार्थीको सिकाइ स्तर मापन गर्दा यस्तो तथ्याङ्क भेटिएको हो यसमा खास गरेर नेपाली विषयमा स्वर तथा व्यञ्जन अक्षरको सामान्य चिनारीका बारेमा विद्यार्थीको सिकाइको मापन गरिएको बताइएको छ शिक्षाका लागि खाद्य कार्यक्रम सञ्चालन भएका छत्तीसवटा गाविसका एक हजार दुई सय एकानब्बे विद्यार्थीको सिकाइ स्तर मापन गर्दा एघार दशमलव सात प्रतिशत विद्यार्थी अक्षर नचिनी फेला परेको विश्व शिक्षाका जिल्ला कार्यक्रम संयोजक पदम धामीले बताउनुभयो कक्षा एकका पाँच सय एकसठी कक्षा दुईका तीन सय अठासी र कक्षा तीनका तीन सय बयालिस विद्यार्थीको सिकाइको स्तर मापन गरिएको उहाँले बताउनु भएको छ कक्षा दुईमा एकतीस दशमलव दुई प्रतिशत विद्यार्थी अक्षर नचिनिरहेका छन् कक्षा एकमा उनासी दशमलव पाँच प्रतिशत विद्यार्थी अक्षर नचिनिरहेको बताइएको छ निरन्तर विद्यार्थी मूल्याङ्कनको महत्व नबुझ्नु बालबालिकाको पढाइप्रति अभिभावकको ध्यान नजानु कक्षा कोठाको कमजोर व्यवस्थापनका कारण विद्यार्थीको सिकाइ उपलब्धि कमजोर देखिएको हो कक्षा तीनमा खर र अक्षर चिन्न सक्ने चौध दशमलव सात प्रतिशत रहेका छन् र अक्षर चिन्न सक्ने एघार दशमलव सात प्रतिशत रहेको कार्यक्रम संयोजक धामीले जानकारी दिनुभयो तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्थ र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ कञ्चनपुरको दोधारा साधनीमा सुक्खा बन्दरगाहको अध्ययन गर्नका लागि नेपाल भारतको संयुक्त टोली गठन गरी निर्माण कार्यलाई अगाडि बढाइने भएको छ नेपाल भारत दुवैतर्फ भौतिक संरचना निर्माण गरिने भएकाले दुवै देशका विशेषज्ञ सम्मिलित अध्ययन टोली गठन हुने भएको हो सुक्खा बन्दरगाहका लागि अध्ययन गर्न दुवै देशका विज्ञ सम्मिलित संयुक्त टोली बनाउने विषयमा इन्टर गभर्मेन्ट कमिटी आईजीसी को बैठकमा समझदारी भइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण बहादुर बस्नेतले बताउनु भएको छ सोका बन्दरगाहका लागि नेपालमा जस्तै भारततर्फ भन्सार क्वारेन्टाइन सड़क र रेलवे लगायतका संरचना बनाउनुपर्ने भएकाले संयुक्त अध्ययन टोली गठन हुन लागेको बस्नेतले बताउनु भएको छ नेकपा माओवादी केन्द्र डोटीभित्र तीव्र विवाद देखिएको छ अस्ति साँझसम्म चलेको जिल्ला एकता भेलाबाट यो विवाद बाहिर आएको हो पार्टीको जिल्ला नेतृत्वले पार्टी सञ्चालन गर्दा विभिन्न कमजोरी गरेको भन्दै बहुसंख्यक जिल्ला कमिटी सदस्यहरूले अठार वटा बुधे फरक मत राखेका छन् फरक मत राख्नेमा निर्वाचन क्षेत्र नम्बर एकका एक्काइस जना र क्षेत्र नम्बर दुईका सातजना गरी जना जिल्ला कमिटी सदस्य रहेको जिल्ला कमिटी सदस्य भरत बोहराले बताउनु भएको छ माओवादीको एकाउन्न सदस्यीय जिल्ला कमिटी छ पार्टीका मूलभूत मान्यता र संगठनको हित अनुसार जिल्ला नेतृत्व चल्न नसकेका कारण विवाद उत्पन्न भएको उहाँले बताउनु भएको छ बैतडीको श्रीकोटमा चट्याङ लागेर तेह्र वर्षीय एक बालिकाको मृत्यु भएको छ प्रहरी चौकी खोचलेकका प्रहरी सहायक निरीक्षक करण सिंह धामीका अनुसार मृत्यु हुनेमा श्रीकोट तीनका उद्धव सिंह भाटकी छोरी मन्जु भाट भएकी छिन् हिजो साँझ सवा छ बजीतिर चट्याङ लागेर बालिकाको मृत्यु भएको स्थानीय सुरेन्द्र भाटले जानकारी दिनुभएको छ मन्जुको दिउँसो घाममा सुकाउन राखेका कपडा पानी पर्न थालेपछि गएका बेला चट्याङ लागेर घटनास्थलमै ज्यान गएको भाटले जानकारी दिनुभएको छ मृतक बालिका सनातन धर्म उमावि खोसलेकमा कक्षा नौमा अध्ययनरत रहेकी थिइन् दार्चुला प्रहरले सर्वसाधारणलाई सीमा क्षेत्रमा आवजावत गर्दा सीमित पैसा बोक्न आग्रह गरेको छ भारतीय सीमा क्षेत्रमा अनावश्यक पैसा बोक्दा भारतीय सुरक्षाकर्मीले दुःख दिने भन्दै आग्रह गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गोलमा दार्चुलाका प्रहरी निरीक्षक शैलेन्द्र सिंह चौसीरले जानकारी दिनुभएको छ छुट्टै गाउँपालिकाको माग राख्दै बैतडीका प्रमुख तीन राजनीतिक दलले चक्काजाम घोषणा गरेका छन् जिल्लाको श्रीकोट श्री केदार देउलेक सित्तड न्वाली रेम कटौसपानी हटिडवा सहितको एक छुट्टै गाउँपालिका हुनुपर्ने माग गर्दै आज एक दिने चक्काजाम गरेका हुन् नेपाली कांग्रेसका घनश्याम भट्ट एमालेका चक्र र नेकपा माओवादी केन्द्रका नवराज भट्टले हिजो एक संयुक्त विज्ञप्ति जारी गर्दै प्रस्तावित खाकाको विरोधमा आज महाकाली राजमार्गको सदमाज गोकुलेश्वर सड़क खण्डमा चक्काजामको घोषणा गरेका हुन् यसअघि स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले खिचडीले तयार पारेको प्रारम्भिक खाकाका खाकामा यी गाविस दश र चन्द नगरपालिकामा राखिएका छन् कञ्चनपुरको भीमदत्त नगरपालिका एघार भुजेलाका रोहित विष्ट हत्या घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले हिजो पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ पत्रकार सम्मेलन मार्फत मृतक विष्टको हत्या नजिक पुग्न लागेको र आवश्यक अनुसन्धान जारी रहेको जनाइएको छ हत्यामा संलग्न भएको भन्दै पक्राउ परेका बिन्दास होटलका सञ्चालक ज्ञानेन्द्र बहादुर चन्द सुभाष चन्द र पदमसिंह धामी विरूद्ध यही साउन पन्ध्र गते किटानी जारी गरिएकोमा आवश्यक अनुसन्धान भइरहेको पत्रकार सम्मेलनमा जनाइएको छ पक्राउ परेका पदमसिंह धामीले पनि सोधपुछकै क्रममा आफूहरूले मारेको मारेर फालेको स्वीकार गरेका छन् धामीले यही साउन छ गते राति दसदेखि एघार बजेको समयमा मृतक विष्टको लासलाई तन्नामा बेटेर भुजेला खोलामा फालेको प्रहरी समक्ष बयान दिइसकेको र तन्ना समेत बरामद भएकाले सोही आधारलाई नै प्रमाण मानेर अनुसन्धान भइरहेको प्रहरले जनाएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित घटनाहरू नभए पनि कैलालीमा मोटरसाइकलले कुकुरलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् अतरिएबाट चौमालातिर जाँदै गरेको से तीन प दुई शून्य आठ